डडेलधुरामा सुनचाँदी पसल विभागले अनुमति दिए भन्दा फरक तराजु प्रयोग गर्दै कम तौल भएका खाना पकाउने ग्यासका सिलिन्डर बिक्री हुँदै एसएलसीको नतिजा अबको एघार दिनभित्रै आउने त्रियासी वर्ष लामो इतिहास बोकेको एसएलसी परीक्षा यो वर्षदेखि समाप्त हुँदै उच्च माध्यमिक शिक्षा परिषद खारेज हुँदै बझाङमा सात वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ आज बन्दका कुनै पनि कार्यक्रम नरहेको बन्दकर्ताको भनाई र सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महेन्द्रनगर लिङ्क सडक निर्माणको कार्य द्रुत गतिमा अघि बढ्दै आफू खुसी औषधि किनेर नखान चिकित्सकको सल्लाह प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरा जिल्ला सदरमुकाममा गुणस्तर तथा नाप्तोल विभाग क्षेत्रीय कार्यालय धनगढ़ीको टोलीले अनुगमन गरेको छ जिल्ला प्रशासन कार्यालय डडेलधुराको समन्वयमा जिल्लाको मुख्य बजार क्षेत्रमा हिजो अनुगमन गरेको हो जिल्लामा रहेका पेट्रोल पम्प ग्यास पसल सुनचाँदी पसल र किराना पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर बस्तीले जानकारी दिएका छन् गुणस्तर तथा नाप्तोल विभाग क्षेत्रीय कार्यालय प्रमुख प्रेमराज कलौनीको नेतृत्वमा महत्वपूर्ण उपभोग्य वस्तुहरूको सेवा प्रवाहको अनुगमन गरिएको हो अनुगमनका क्रममा दुईवटा पेट्रोल पेट्रोल पम्प एउटा ग्यास पसल नौवटा सुनचाँदी पसल र एउटा किराना पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी करूणा बस्तीले बताएका छन् अनुगमनका क्रममा सुनचाँदी पसलमा समयमै ढक तराजु जाँच नगरिएका प्रमाणपत्र नभएका र विभागले अनुमति दिए भन्दा फरक ढक तराजु राखेको फेला परेको छ किर्तिपुरमा रहेको उग्रतरा आयल स्टोरमा अनुगमन गर्दा दस लिटर पेट्रोलियम पदार्थ बिक्री गर्दा चालिसदेखि साठी लिटर मिलिलिटर थप जाने गरेको देखिएको छ यसै गरी ग्यास पसलमा अनुगमन गर्दा ग्यासको तौल कम भएका सिलिण्डर फेला परेको साग प्रमुख जिल्ला अधिकारी अवस्थीले जानकारी दिएका छन् गल्ती गर्ने व्यापारीलाई कानून बमोजिम कार्यवाही हुने टोली प्रमुख कलौनीले बताएका छन् असार नजिकै गर्दा मात्र गुणस्तर तथा नापतोल विभाग क्षेत्रीय कार्यालय धनगढ़ीले पहाड़ी जिल्लाका मुख्य बजारमा मात्र अनुगमन गर्ने गरेको छ हिजो डडेलधुरा बजार अनुगमन गरेको टोलीले आज डोटीका मुख्य बजार क्षेत्र अनुगमन गर्ने जनाइएको छ यस वर्षको एसएलसीको नतिजा आउँदो असार छ गते भित्रै सार्वजनिक हुने भएको छ परीक्षा सकिएको दिन भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ एसएलसी परीक्षा गत चैत्र उनातिस गते सकिएको थियो यस अनुसार असार छ गते सत्री दिन हुन्छ यसअघि परीक्षा सकिएको पचहत्तर दिनमा भएको नतिजा सार्वजनिक नै सबैभन्दा छिटो भएकाले यस वर्ष सत्तरी दिनभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको नियन्त्रक कृष्ण काप्रीले जानकारी दिनुभएको छ यस वर्ष ग्रेडिङमा परीक्षा प्रकाशित हुँदैछ यसैबीच लाखौं विद्यार्थीलाई कौतूहलता हुन सक्छ अब अहिलेको जस्तो एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने भएदेखि कस्तो परीक्षा हुने अहिले कक्षा दसमा अध्ययन गरिरहेका विद्यार्थीको मनमा यसैबारे निकै खुल्दुली छ यो वर्ष हामीले एसएलसी परीक्षा दिने कि नदिने विद्यालयका शिक्षकलाई समेत यो बारेमा खासै जानकारी छैन यो वर्षको एसएलसी पहिलाको जस्तो हुँदैन अबको करिब एघार दिन अघि नै अर्थात प्रकाशित हुने माध्यमिक तह उत्तीर्ण एसएलसी परीक्षा अन्तिम हुनेछ त्रियासी वर्ष लामो इतिहास बोकेको एसएलसी परीक्षा यो वर्षदेखि समाप्त हुँदैछ विक्रम सम्मत उन्नाइस सय नब्बे सालबाट नेपालमा एसएलसी परीक्षा सञ्चालन भएको थियो शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालले अबको परीक्षा प्रवेश प्रदेश अन्तर्गत हुने भन्दै सात प्रदेश कार्यालयले परीक्षा सञ्चालन गर्ने बताउनु भएको छ यसैबीच अब कक्षा दसको परीक्षा क्षेत्रीय स्तरमा हुनेछ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार केही दिन अघि पारित यस सम्बन्धीको ऐन प्रमाणीकरण भएकै दिन उच्च माध्यमिक शिक्षा परिषद स्वत खारेज हुने र लगत्तै राष्ट्रिय परीक्षा बोर्ड गठन गरी त्यसलाई कक्षा आठ दस र बाह्रको परीक्षा वार्षिक परीक्षाको व्यवस्थापनको जिम्मा दिइनेछ सात वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् हिजो जिल्ला प्रहरी कार्यालयले सात वर्षकी बालिकालाई बलात्कार गर्ने सुनकुटा गाविस पाँचका एक युवकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ जेठ बाइस गते बालिकाका घरमा कोही नभएको बेलामा आरोपितले चर्पीमा लगेर बलात्कार गरेको जाहेरी परेको प्रहरले जनाएको छ यो बझाङको खबर हो आज पनि बन्द हुने हो कि भन्ने कतिपय यात्रामा निस्कन लागेकाहरूमा खुल्दुली देखिएको छ तर आज बन्दका कुनै पनि कार्यक्रम नरहेको विप्लव नेतृत्वको माओवादीले जनाएको छ बन्द हिजो साँझ पाँच बजेबाट नै खुलिसकेको छ बन्द एक दिने मात्र रहेको र आज यातायातका साधन सञ्चालनमा आउने बन्दकर्ताले बताएका छन् पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाएको माग गर्दै विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको बन्दले हिजो देशभरको जनजीवन प्रभावित भएको थियो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महेन्द्रनगर विङका सड़क निर्माणको कार्य द्रुत गतिमा अघि बढ़ेको छ सड़कमा ग्राभलिङ गर्ने माटो भरान गर्ने कलभट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाइएको हो चालू आर्थिक वर्षमा अठहत्तर लाखको लगानीमा तीन किलोमिटर सड़कमा ग्राभलिङ चारवटा पाइप कलभट र पाँचवटा बक्स कलभट निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्याइएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताउनु भएको छ कामीकाटे खोलामा पुल निर्माणको कार्य पूरा भएपछि अर्को वर्षदेखि यातायात सेवा सञ्चालन हुने उहाँले बताउनुभयो लिङ्क सड़क निर्माणका लागि आर्थिक वर्ष त्रिहत्तर चौहत्तरको बजेटमा पन्ध्र करोड़को व्यवस्था भएपछि सड़क कालोपत्री गर्ने कार्य अगाडि बढ़ने भएको छ इन्जिनियर कलौनीले आउँदो असारपछि सड़क कालोपत्री गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभयो धुलो धुवा तथा प्रदूषणका कारण रोगको जोखिम बढ्दो छ अधिकांश मानिस कुनै न कुनै प्रकारका समस्याले ग्रस्त छन् कुनै बिरामीले छुनासाथ झट्टै औषधि पसलमा गएर औषधि किन्ने हाम्रो बानी छ अलि सन्चो साथ औषधि खान छोडिहाल्छौ तर चिकित्सकको सिफारिस बिना औषधि किनेर सेवन गर्नु र डोज नपुगिकन छोड्नु दुवै स्वाभाविक हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ निको भयो भन्दैमा डोज नपुर्याई औषधि खान छोडियो भने रोग बल्झिने खतरा अत्याधिक हुन्छ यसले तपाईँको शरीरमा भएको रोगसित लड्ने प्रतिरोधात्मक क्षमतामा समेत ह्रास आउने गर्दछ परिणामस्वरूप पहिले पच्चीस एमजीले काम गर्ने तपाईँको शरीरले अब पचास एमजीको औषधि खोज्न थाल्छ डाक्टरको सिफारिस बिना मनपरी औषधि सेवनले रोगको परीक्षण परिवर्तन गरिदिन सक्छ लक्षण परिवर्तन गराइदिन सक्छ खास गरी औषधि पसलेको सिफारिसमा एन्टिबायोटिक लगायतको कडा औषधि सेवन गर्दा त्यसले केही दिनमा लागि समस्या समाधान गर्न सक्छ सँगसँगै रोगको लक्षण परिवर्तन गरी रोगको स्वरूप नै बदलिदिन्छ जब बिरामीलाई उनीहरूले खाने औषधिले काम नगरेको आभास हुन्छ अनि मात्र उनीहरू चिकित्सक कहाँ पुग्ने र रोग निको भएन भन्ने गरेका छन् यसबाट बच्न बिना सल्लाह हचुवाको भरमा कुनै पनि औषधि सेवन नगर्नु नै उपयुक्त हुने स्वास्थ्यकर्मीले बताएका छन् बाजुराको बाह्रबीस गाविसमा रहेको इकडिया गाड लघु जलविद्युत परियोजनाले विद्युत उत्पादनका लागि बैंकमा राखिएका लाल पूर्जा र नागरिकता सर्वसाधारणले नौ वर्षपछि फिर्ता पाएका छन् विद्युत निकाल्न दुई साल मंगिर आठ गति राखिएका लाल पूर्जा लिलाम हुने अवस्थामा पुगेका थिए जिल्ला कृषि विकास बैंकमा राखिएका एघार जना सर्वसाधारणको लालपूर्जाबाट आठ लाख रुपियाँ ऋण झिकिएको थियो सावा ब्याज गरी सोह्र लाख छहत्तर हजार पाँच सय पच्चिस रुपियाँ बैंकलाई तिर्नुपर्ने थियो यसरी बैंकमा ऋण तिर्न नसक्दा पटक पटक लिलाम प्रक्रियामा समेत पुगेको थियो अस्सी प्रतिशत ब्याज बैंकले मिनाहा गरेको थियो ब्याज मिनाहा गरेपछि दस लाख तीन सय पचास रुपियाँ सर्वसाधारणले बैंकमा जम्मा गरेपछि नौ वर्षपछि लालपूर्जा फिर्ता पाएका हुन् विद्युत उत्पादन गर्नका लागि रकम कम भएको भन्दै इगडिया इकर्डीगाड जलविद्युत लघु जलविद्युत परियोजना र जिल्ला ऊर्जा तथा वातावरण शाखाको पहलमा लाल पूर्जा राखेर ऋण झिकिएको थियो स्थानीय वीरबहादुर शाही महारावत कृतम सिंह धीर सिंह डम्बर सिंह करेल रावल लगायत एघार जनाको लाल पूर्जा र नागरिकता राखिएको थियो बझाङ जिल्ला अस्पताल सिमखेतमा बिग्रिएको एक्सरे मेसिन मरमत नहुँदा बिरामीहरू मर्कामा परेका छन् गएको जेठ आठ गते शुक्रबारबाट बिग्रिएको मेसिन बनाउन सम्बन्धित निकायले चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् दैनिक दसजना भन्दा बढी बिरामी एक्सरे गर्न अस्पताल आउने गरेकोमा मेसिन बिग्रदा निकै समस्या भोग्नु परेको जिल्ला अस्पताल सिमखेतका डाक्टर मिलन सिलवालले बताउनु भएको छ जिल्ला अस्पतालमा भएको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि त्यसको विकल्प अरू नभएको उहाँले बताउनु भएको छ तत्कालीन नेकपा माओवादीले शुरू गरेको दस वर्ष सशस्त्र द्वन्दका क्रममा पाँच सय त्रिचालिस जनाले ज्यान गुमाए पनि कैलालीमा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा आजसम्ममा तीन सय चौपन्नवटा मात्र उजुरी दर्ता भएका छन् त्यस्तै द्वन्दका क्रममा त्रिपन्नजना बेपत्ता भएकोमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा चौवालिसवटा उजुरी परेको शान्ति समितिले जनाएको छ स्थानीय शान्ति समिति कैलालीका प्रमुख अनु दिनुभएको जानकारी अनुसार कैलालीमा दुवै आयोगमा गरी तीन सय अन्ठानब्बेवटा उजुरी दर्ता भएका छन् हमालले शान्ति समितिमा झण्डै सात हजार उजुरी आउने अपेक्षा गरिएको भए पनि कम मात्रामा उजुरी दर्ता भएको बताउनु भएको छ डोटीको बारपाटा गाउँ विकास समिति जिल्लाको सत्रौं गाविसका रूपमा पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ बारपाटा स्वास्थ्य चौकी तथा बारपाटा गाविसको संयुक्त आयोजनामा भएको औपचारिक कार्यक्रमले हिजो बारपाटा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा गैराती पाउने एघार बजेतिरको समयमा कैलालीको मनहरामा एउटा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ क्याम्पस चोकबाट धनगढ़ी नगरपालिका साथ मनहरातर्फ जाँदै गरेको से चार प छ चार नौ शून्य नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी पचपन्न वर्षीय पैदल यात्री धनबहादुर मोक्तान गम्भीर घाइते भएका थिए तत्काल उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्याइएका मोक्तानको उपचारको क्रममा निधन भएको छ ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो देशभर आंशिक बदली हुने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 रहेको टनकपुर महेन्द्रनगर लिङ्क सडक निर्माणको कार्य द्रुत गतिमा अघि बढ्दै आफू खुसी औषधि किनेर नखान चिकित्सकको सल्लाह समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash Radio Unity र ट्विटरमा Twitter dot com slash Radio Unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार